कथा गर्न सक्नेले पनि एउटा गोली छेक्न नसक्नु म वीर पत्नी रे किन चाहिँदैन मलाई त्यो पदवी पर्दैन पर्दैन मलाई चाहिँदैन मेरो ईश्वरलाई खोसेपछि मेरो प्राण हराएपछि मेरो देउताको मृत्यु भएपछि मैले पदवी पाउने यो कहाँको नियम हो यो कहाँको न्याय हो मेरो बाबु त्यो कलिलो छातीमा गोली पनि कसरी लाग्यो रुवामा आगोको फिलिङ पर्यो तिमीलाई नलागेर मलाई किन लागेन उल्टो भयो सुल्टो भएन नियम बिग्रियो धरतीले बाटो छोडिन् संसारले बाटो बिरायो मलाई एकपटक मात्रै आमा बन मलाई त्यति भए पुग्छ तिम्रो इच्छा ठुलो डाक्टर बन्ने इच्छा त्यस्तो डाक्टर जसले मानव संहारकारी शस्त्र अस्त्र निर्माण गर्ने मस्तिष्कको अपरेसन गर्छ रे आमा आमा के त्यस्तो बौलठी हाँसो हाँसेको कसको अपरेसन गर्ने भनेको मेरो <laughs> मेरो होइन होइन मेरो त किन हुन्थ्यो मैले बन्दुक बनाएको होइन क्यारे <laughs> मेरो हजुर मेरो बाबु तिमीहरू नै यहाँ नभएपछि म मात्र यहाँ किन बसौ मलाई पनि लैजाओ म पनि जान्छु मेरो छोरा मेरो राजा म पनि यहाँ बस्दिन यहाँ फेरि बन्दुक पड्किन्छ ए अब पड्कने आवाज त मेरो लागि हो हुन्छ हुन्छ पड्कियोस् बन्दुक पड्कियोस् बन्दुक आमा आमा छोरी मेरी छोरी तिमी किन यहाँ आए कि यहाँ त अब बन्दुक पड्किन्छ बम पड्किन्छ गोली आउँछ जाउ जाउ जाऊ यहाँ नआऊ आमा आमा आमा किन म बम हुँ म बन्दुक हुँ म गोली हुँ पड्किदिन्छु लाग्ला है छोरी यहाँ नबस आमा के कुरा गरेको हो छोरी मलाई बम गोली बन्दुकको माया लाग्छ हेर न तिम्रो दाजु र बुवाले पनि माया गर्नुभयो बम गोली कस्तो बौलाको जस्तो कुरा गरेको <laughs> म बौला होइन होइन म बौला होइन आमा आमा ए ए छोरी अलि बिस्तारै हिँड त्यसरी हिँड्दा त पड्किन्छ के पड्किन्छ भनेको बम गोली बन्दुक के अब किन त्यसरी हाँसेको आमा किन हाँस्नु हुँदैन हाँस्ने जति सबै बौला कस्तो कुरा गरेको आमा के भयो तपाईँलाई आज मलाई मलाई मलाई केही भएको छैन छोरी फेरि किन रोएको के भयो आज सपना त होइन आमा छोरी छोरी सपना होइन विपना नै हो फेरि किन त यस्तो आमा खै त्यो त म पनि भन्न सक्दिनँ आमा मलाई त डर लाग्न थाल्यो कसदेखि तपाईँदेखि मदेखि किन किन छोरी किन किन मलाई पनि थाहा छैन आमा <laughs> मैले जन्माएकी छोरी मदेखि डराउँछे <laughs> हो हो हो डराउ छोरी मदेखि डराउ किनभने म बम गोली बन्दुक हुँ तुरन्तै पड्किदिन सक्छु फेरि उयो कुरा के गरेको भने आमा मलाई त दिक्क <laughs> त्यो भन्दा संसारमा अरू कुरा के छ र छोरी बम गोली आमा आज तपाईँले औषधि पनि खानु भएको छैन छोरी मलाई अब औषधि खाइरहनु पर्दैन म त्यसै म म त्यसै ठिक छु तपाईँले झन् ठिक भएको छैन आमा म सिसीको झोल औषधि झिकेर ल्याऊ है पर्दैन पर्दैन छोरी पर्दैन त्यो सबै रगत हो म खान्न म खान्न त्यो तिम्रो बुबाको रगत हो त्यो तिम्रो दाजुको रगत हो यो यो यो औषधि हो आमा औषधि त्यो औषधि होइन रगतै हो हेर न कति रातो छ होइन भन्या यो तपाईँले हिजो खाने गरेकै औषधि त हो नि नपत्या सुक्नुहोस् त हो हो छोरी बासी बासी रगत गराइसकेछ छि आमा तपाईँको दिमाग नै ठिक छैन आज किन रोएकी छोरी हेर त तिम्रो दाजु पनि हाँसिरहेछ उसले जस्तै हामीले पनि हाँस्नु पर्छ दाजु हाँसेको तिमी त कस्तो केटाकेटी मान्छे हामीले बाँचुन्जेल पर्छ तिम्रो बुबा तिम्रो दाजुले जस्तै आमा पनि ल भइगयो हेर्नुहोस् आमा तपाईँलाई मनपर्ने फुल यही होइन त कस्तो राम्रो बाँच्न अझ बाँकी छ खै खै यो यो होइन होइन यो त होइन छोरी यो त गनाउँछ बास्ना मरिसक्यो अब त गन्धै गन्ध मात्र बाँकी छ के भने आमा बाँच्न पनि कहीँ मर्छ फुललाई छोड्छ बाँच्न त बाँकी भइहाल्छ नि होइन छोरी तिमीलाई थाहा छ अस्ति यहाँ पनि पड्केको थियो त्यसको सबै गन्ध फुलमा पर्यो अनि बाँच्न मर्यो गन्ध बोक्यो आमा अब तपाईँ एकछिन आराम गर्नुहोस् तपाईँलाई आज पक्कै पनि केही भएको छ नतान न यसरी मलाई यहाँ किन ल्याएको तपाईँलाई थकाइ लागेको छ मैले के गरेको छु र मलाई थकाइ लाग्नु छिछि तपाईँ त सुत्नुहोस् भने छोरी छोरी हेर सुन्यो सुन्यो फेरि गोलीको आवाज आइरहेछ सुन्यो बम गोली बन्दुक आमा त मान्छे आएको क्या भर्याङबाट जे पनि बम गोली बन्दुक हुन्छ सुत्नु भने लौ लौ बन्दुक लिएर आउने को मान्छे हो नआउनुहोस् फर्कनुहोस् मेरो बिन्ती छ फर्कनुहोस् मेरो बिन्ती छ फर्कनुहोस् नमस्कार डाक्टर साहब नमस्कार आउनुहोस् न बस्नुहोस् मैले मान्छे पठाएको थिएँ हो उसैले भनेर त हतार हतार आउँदैछु छोरो पनि डाक्टर बन्छु भन्छ ऊ त मरिसक्यो त त मरिसक्यो आमा छोरा आमा तपाईँ ज्यादै चिन्तित हुनुहुन्छ को आमा कसकी आमा म तिम्री आमा म तिम्री आमा कसरी तिम्रो दिमाग त ठिक छ म तिम्री आमा होइन आमा धेरै बोल्नु हुँदैन क्या धेरै नबोल्नु न यो औषधि खानुहोस् पर्दैन पर्दैन मलाई केही पनि चाहिँदैन नानी यो औषधि आमालाई दियो हस् आमा यति मात्र भए पनि खानुहोस् नत्र म रिसाउने छु अब सुत्नुहोस् आराम हुन्छ के औषधि दिनुभएको डाक्टर उहाँलाई चिन्ताले गर्दा निन्द्रा नपरेको हो त्यसैले सिल्पिङ ट्याब्लेट दिएको छु अब आमा निदाउनु होला त हेर त आमा लडाइसक्नु भएको छ अनि एकाएक कसरी यस्तो भयो मलाई पनि थाहा छैन म यहाँ पस्दा त बुबा र दाजुको फोटो हेरी बरबराइरहनु भएको थियो नानी तिमी चिन्ता नलियो आमालाई ठिक भइहाल्छ नि कसरी ठिक हुन्छ डाक्टर मलाई त कता कता शङ्का लाग्छ नानी तिमी हामीले यसरी आत्तिनु हुँदैन होस राखेर काम गर्नुपर्छ सबै ठिक हुन्छ त्यो पनि आफूलाई नपरेसम्म हो परेपछि त कसको होस ठेगानमा हुन्छ र डाक्टर हेर्नुहोस् आमाको कस्तो अवस्था भयो नात्यो छोरी नात्यो म डाक्टर हुँ मैले बनाउन जानेको छु बिगार्न जानेको छैन खै त तपाईँले बम गोली बन्दुक बनाउनेको दिमाग सपार्न जानेको त्यो त त्यो त अर्कै कुरा हो नानी कसरी अर्कै कुरा हुन्छ डाक्टर अब त मलाई शङ्का लाग्न थाल्यो व्यक्ति मात्र होइन परिवार मात्र होइन सारा संसार नै बम गोली बन्दुकको भुमरीभित्र पर्नेछ अनि त डाक्टर साहब बुझ्नुभयो न तपाईँ न म न हामी जस्ता अरू मान्छे सबै रित्तै सबै रित्तै अनि अनि यो पृथ्वी एक्लै यसरी घुमिरहन्छ घुमिरहन्छ होइन होइन डाक्टर यो पृथ्वी पनि चकनाचुर भइसक्छ अनि अनि त शून्य मात्र बाँकी रहन्छ शून्य मात्र बाँकी रहन्छ नानी तिमीले कस्तो बहुलठी कुरा गरेको डाक्टर मैले बहुलठी कुरा गरेँ होइन होइन मैले ठिक कुरा गरेको छु मैले सपना देखे डाक्टर त्यस्तै हुन्छ त्यस्तै हुन्छ हो हो हो त्यस्तै हुन्छ तपाईँले पत्याउनु भएन डाक्टर मेरो यो संसारमा आमा बाहेक अरू कोही पनि छैन अरू कोही पनि छैन किन छैन सबै आफ्नै त हुन् नि तिमी पनि आजदेखि मेरी छोरी भयो भन त अब तिम्रो कोही छ कि छैन नानी तिमी जस्तै मेरी पनि छोरी थिए कति प्रयास गर्दा पनि भएन आखिर आखिर गए दैवले लाने भन्नु पर्यो नानी तिमी जस्तै छोरीलाई मैले गुमाए पनि फेरि पाएँ आऊ छोरी यहाँ आऊ डाक्टर डाक्टर त्यहाँ त्यहाँ गोली पड्केको आवाज आउँछ होइन यो यो मुटुको धड्कन हो नानी मुटुको धड्कन होइन होइन मुटुको धड्कन होइन त्यो त बन्दुकको आवाज हो बम गोली बन्दुक के के भयो छोरी तिमीलाई के भनेको त्यो त्यस्तो बलटी कुरा के गरेको नानी मलाई मलाई के पनि भएको छैन मलाई केही भएको छैन मेरो बुबा मेरो आमा मेरो दाजु खै त डाक्टर तिम्रो तिम्रो आमा सुत्नु भएको छ हेर त त्यही हुनुहुन्छ होइन होइन छैन कोही पनि छैन यहाँ सिर्फ म मात्र छु डाक्टर म मात्र बाँकी छु डाक्टर यहाँ म बाहेक अरू कोही छैन हो तपाईँ पनि हुनुहुन्छ हो तपाईँ पनि हुनुहुन्छ भगवान् यो कस्तो अनर्थ भयो केले बन्दुकले बमले गोलीले होइन होइन यो सबै यो सबै पागल दिमागले पागल दिमाग अपरेसन पागल दिमाग अपरेसन God. द्वन्द र यसका दुष्परिणामलाई आजको विश्व परिदृश्यमा यस नाटकले हल्का स्पर्श गर्न खोजेको छ यो आशंका लेखकको रेडियो नाटकको र विश्वकै आशंका हो कतै यो आशंका दुर्भाग्यपूर्ण सत्य नबनोस् हामी यही कामना गर्छौं भोलिको दिन पारिलो घाम बोकेर आओस् आशंकाका बादल हटुन् र सर्वत्र शान्ति छाओस् पात्रहरू गमला लुइटेल सरिना महर्जन र देव न्यौपाने परिकल्पना गगन गृह कथा प्राध्यापक गोविन्द प्रसाद घिमिरे ध्वनि सम्पादन तथा रेकर्डिङ रुक्मणी महर्जन नाटक संयोजन तथा निर्देशन देव न्यौपाने